नमस्कार उज्यालो नाइन्टी नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी सशेन्द्र गौतमसँगै म अच्युत किमिरेको स्वागत छ श्रुति सम्वेकको आज मंगलबारको श्रृंखलामा हामी एउटा कथा लिएर आइपुगेका छौं आजको श्रुति सम्वेकमा हामीले सुन्ने कथाको शीर्षक छ धम्बोजी चोक यो कथा सरोजराज अधिकारीको कथा हो केही दिन अघि कान्तिपुर दैनिकमा प्रकाशित भएको धम्बोजी चोकको वाचन अब सुरु हुन्छ श्रुति सम्वेकमा मन्दिर जार अपने मन्दिरवारा जार अपने मन्दिरवारा जार अपने मन्दिरवारा जार ढ्याम्म सन्तमानले बन्द सटरमा लात्ता बजार्यो सटर एकछिनसम्म तरङ्गित भयो तर कुनै प्रतिक्रिया आएन ए बिस्ने हान अर्को लात्ता मैले आदेश दिएँ विष्णुले अघिभन्दा दह्रो गरी लात्ताले ठोक्यो बल्ल भित्रपट्टि बत्ती बल्यो को हो आवाज आयो फोरम हो बे विष्णुले अवधि लवजमा भन्यो नेपालगञ्ज पहिलो मधेस आन्दोलनको एक प्रमुख एपी सेन्टर आन्दोलनमा विभिन्न नामका मधेसवादी दल भए पनि सुरुवातकर्ता दल भएकोले सायद फोरम भनेपछि सबै एउटैमा समेटिन्थे फोरम यो शब्दको दबदबा सहरदेखि गाउँ गाउँसम्म थियो जारे अपने मंदिर वा सुन गीता दन दिया जा जारे रे अपने मंदिर सटर घ्यारेर उग्रियो द्रौपदाई आँखा मिच्दै निस्के अरे विक्रम बाबु तपाईँ त्यत्तिकै फोरम भनिदिएर तर्साइदिएर उनी शिरदेखि पैतालासम्म काँपेका थिए अचेल तपाईँले हाम्रा नाममा पसल कहाँ खोल्नुहुन्छ त्यसरी फोरम भनेको निकाल्नुहोस् बिहार रातको करिब एघार बजेको थियो कोटा नपुगेपछि हामी बियरको खोजीमा निस्केका थियौँ र सधैँझै पुगेका थियौँ ध्रुवदाईको पसलमा ध्रुवदाईको पसल दम्बोजी चोकबाट खजुरा रोडपट्टिकै भित्र पर्थ्यो उनी राति पसलमै सुत्थे सटर तानेर त्यही भएर बेला नकुबेला उनकोमा पुगेर अनावश्यक दुःख दिने बानी परिसकेको थियो हामीलाई केही बियर किनेर हामी फेरि चोकमा फर्क्यौँ परम्परागत दम्बोजी चोकमा वीरेन्द्रको शालिक ठडिएपछि त्यसको नाम फेरिएको थियो वीरेन्द्र चोकमा दुई हजार बैसठी त्रिसठीको दोस्रो जनआन्दोलनको क्रममा वीरेन्द्रको शालिक शहीद भयो त्यसपछि फेरि यो स्थानले आफूलाई धम्भोजी चोकको रूपमा पुनर्स्थापित गर्दै लगेको थियो दुई हजार त्रिसठी चैतको त्यो रात हामी शालिक अड्याउने ठुटोमा आड लागेर बियर तान्दै थियौँ बोतलबाटै नीचे चली रेलवा की पहिया और ऊपर जहाज हवाई चिंता में ये लौंडा मर गया करके याद लुगाई हे चिन्तामे में यो रत्नेशको आवाज थियो ओ धोती तँ पनि आइपुगिस् मैले भने अरे यार विक्रम दाजु अस्ति अबदेखि मलाई धोती नभन्ने सम्झौता भएको होइन फेरि बोलिहाल्नुभयो मैले कहिले धोती लगाएको देख्नुभएको छ तपाईँ जस्तै बुसर्ट र प्यान्ट त लगाउँछु हाँ लेकिन बात यो छ कि तपाईँ थाइल्यान्डको लगाउनुहुन्छ म चाइनाको भत्केको शालिकको पेटीमा बस्दै रत्नेशले भन्यो महाकसम दाजु कसैले धोतीभन्दा दिलमा बहुत दर्द भइदिन्छ यार भाषण नदेवे ला दिलको दर्द मेटाइहाल मैले एउटा बियरको बोतल उतिर सार्दै भने अरे विक्रम दाजु तपाईँ पनि मजाक गर्नुहुन्छ यो गरिबको दिल हो यसको दर्द प्रिमियमले कहाँ मेटिहाल्छ स्ट्रङ छैन रत्नेश पनि टोप्लो किन्छ भनेर स्ट्रङ बिगर पनि ल्याएका थियौँ हामीले तर राति अँधेरामा झुक्किएर प्रिमियम दिएछ एक बोतल स्ट्रङ बियर एकै सासमा रित्यायो उसले नेपालगञ्जको चैते गर्मी कता ठर्रा हानेर आएको उसलाई पानी पिएजे भयो इसारामै अर्को बियर माग्यो र चुस्की लिन थाल्यो मधेसको आन्दोलन चर्कँदै गयो भने त हामीलाई पहरिया भनेर खेच्छन् होला है दाई अहिले खप्न गाह्रो भइसक्यो सन्तमान गम्भीर भयो बाजेका पालादेखि यहीँ जन्म्यौँ यहीँ हुर्क्यौँ अहिले हामी कसरी पहरिया भयौँ रे दाजु खेदाईमा पऱ्यो भने त भाग्ने ठाउँ पनि छैन यार दाई विष्णुले थप्यो हेर केटा हो परिस्थिति त जटिलै छ तैपनि चिन्ता नगरो मैले सान्त्वना दिन खोजेँ दोस्रो बोतल रित्याएको रत्नेशले मातेको स्वरमा भन्यो अरे विक्रम दाजु ऊ सोले फिल्मको कालियाले गब्बरको नमक खाएको थियो नि मैले पनि तपाईँको दारू खाएको छु यार चिन्ता नगर्नुहोस् जिजान लगाइदिन्छु तपाईँमाथि को सालाको हिम्मत मेरो विक्रम दाजुलाई टच गर्ने त्यसपछि उसले बियरको खाली बोतल जोडले बाटोमा बजार्यो त्यो नदी बगाएर आउँछ है दाजु भन्दै उठेको रत्नेश कृषि विकास ब्याङ्कका गाडी पुगेर पिसाब तुर्क्याउन थाल्यो बिपी चोकतिरबाट प्रहरीको गस्ती टोली टाटा मोबाइलमा हुइकिएर आयो एउटा सिपारी रत्नेशको मुखमा टर्च बाल्यो कमान्डरले आदेश दियो पकड साले धोतीलाई राति राति आन्दोलन चर्काउने बैठक बसेर आएको होला अरे विक्रम दाजु मलाई बचाइहाल्नुहोस् रत्नेश चिच्यायो हामी सबै कुद्दै उत्तिर गयौँ अरे विक्रम बाबु यो धोती तपाईँसँग पो थियो सहीले गाडीबाट ओर्लेर मसँग हात मिलाए अनि के त बाबु साहब यसलाई मैले आफ्नै ज्ञानको कमान्डरमा नियुक्त गरिसकेँ अनि तपाईँ कताबाट खानपान भयो यसो गस्तीमा हिँडेको अब थाना पुगेर खाने पुलिसले भन्यो त्यसपछि गस्तीको गाडी पुष्पलाल चोकतिर सोझियो जाऊ मैं धोबे बलिहारी करिब पैँतिस वर्षको रत्नेश अमरेन्द्रजीको कान्छो छोरा पञ्चायत कालदेखि नै जिल्ला तहमा सानोतिनो राजनीति गर्ने अमरेन्द्रजी प्रजातन्त्र स्थापनासँगै यो संसारबाट विदा भए आमा पनि त्यसको केही वर्षमै बितिन् रत्नेशको एक दिदीको भारततिर विवाह भयो कुन्डी किन हो उसका दुवै दाजु पनि भारततिरै पहलान भए मधेसी समुदायमा बालविवाह समेत हुने प्रचलन भए पनि रत्नेश अविवाहित नै थियो एसएलसी पास गरेपछि पढाइ छाडिदियो मधेस आन्दोलनसँगै यो पनि एउटा मधेसवादी पार्टीको युवा मोर्चामा सक्रिय हुन थालेको छ पिताजी राजनीतिज्ञ भएकाले अलिकति त यसको खुनमै पनि मिसिएको होला अचेत त गम्भीर कुरा पनि गर्न थालेको छ तर हलुका ढङ्गले हाँस्यचेत बढी भएर पनि होला जस्तै विषम परिस्थिति पनि रत्नेशले हाँसेर र मजाकिया पारामा सामना गर्थ्यो मैले कुट्दै गर्दा समेत भन्थ्यो अरे विक्रम दाजु हथिरीलाई किन तक्लिफ दिनुहुन्छ जुत्ताले मार्नुहोस् न मेरो पनि चिलाइ मरिहाल्छ बिए पास गरेको बेरोजगार मेरो दिन मात्र होइन रातचर्या पनि बरालिएरै बित्थ्यो ज्यान परेका केही युवाहरू बटुलेर हिँड्थे कोही आइ नलागेपछि जाइ लाग्न पनि पछि पर्दैनथ्यौँ हामी विशेष परिस्थितिमा बाहेक रैथाने पहाडीसँग जाइ लागिन्थेन पहाडतिरबाट बसाइ सरेर आएकालाई भने बाँकी राखिएन खास गरी मधेसीलाई धोती भन्दै कुट्नु हाम्रो खासियत थियो कहिले कुनै मधेसीको चाट पानीपुरीको ठेला पल्टाइदिन त कहिले बरफवालाको बाक्सा फुटाइदिन कुनै बार वा समयको जोखाना हेरिन्थेन जिल्ला तहका नेता र सांसदसँग पनि उठबस रहेकाले मलाई कसैले मुखेन्जी गुण्डा भन्ने हिम्मत चाहिँ गर्थेनन् युवा राजनीतिक परिचालक भन्थे चिने जानेका नेताका चुनावी तथा अन्य जुलुस सभाको अग्रपङ्क्ति हाम्रो समूहले सम्हाल्थ्यो पैसाका लागि भन्दा पनि आफ्नो दबदबा कायम राख्न म यस्ता काममा सक्रिय रहन्थेँ नेतासँग उठफास भएपछि प्रशासन पनि हच्किन्थ्यो लोकतन्त्र स्थापनासम्म मेरो दबदबा गतिले थियो नेपालगञ्जमा तर जसै मधेस आन्दोलन सुरु भयो मैले आफ्नो पकड खोस्किँदै गएको महसुस गर्न थालेँ बिस्तारै मधेसी समुदायतिर पावर सिफ्ट हुँदै गएको थियो केही समयकै लागि सही सत्ताको भन्दा आन्दोलनको शक्ति बढी हुन्छ सायद मधेस आन्दोलनका कारण स्थायी सत्ता मानिने प्रशासन त हावाकावा भएको बेला मेरो अस्थायी सत्ता नडक मगाउने कुरै थिएन बाल्य तथा किशोरकाल थारू र युवाकाल मधेसीसँगको सङ्गतमा बिताएँ मैले राज्यबाट वर्षौँदेखि एपिएका उनीहरूलाई समेत मैले साथी वा चिने जानेको भनेर छुट दिइनँ छोरी कुटेर बुहारी तर्साउने भन्ने चाहिँ आफ्नै साथी नै सही मधेसी थारूलाई कुटेर म रवाफ देखाउँथे अहिले सोच्दा पनि दिगदारी लाग्छ धोती भन्दा यही रत्नेशलाई पनि पहिला निकै भएको रे मेरा ग्याङका केटाहरूले पनि कुटे तर किन हो रत्नेशले मलाई सधैँ स्नेह गरिराख्यो रत्नेश लामो समयदेखि मेरै ज्ञानमा थियो तर सेवकका रूपमा दारू पान किन्न जाने लाय अराएको गर्ने सामान्य सदस्यका रूपमा तर जसै मलाई मेरो सत्ता कमजोर हुन थालेको अनुभूति भयो मैले रत्नेशसँग फरक ढङ्गले साझेदारीको हात बढाएँ मधेसवादी युवा मोर्चामा रत्नेशले राम्रै पकड बनाउँदै लगेको थियो एक दिन मैले उसलाई भनिदिएँ आजबाट त मेरो ग्याङको कमान्डर कम्ता पुलकित भएको थिएन ऊ र त्यसलाई हर्ताकर्ता बनाएकोमा सन्तमान र विष्णुले निकै लामो समयसम्म मसँग गुनासो गरिरहे चौथी फेल यिनलाई के थाहा परिस्थिति कता जाँदैछ मैले मनमा नै भन्थेँ तुहार सबका कुचु देखाइ नै परथे अब रत्नेश बुट्टी ही तुहार रक्षा गरी बिटुवा जाऊ मैं दो घुम डोले बलिहारी संविधानसभा चुनावपछि अन्य मधेस चाहिँ नेपालगञ्ज पनि शान्त बनिसकेको थियो मधेसवादी दलले संविधानसभामा जबरजस्ती उपस्थिति जनाएका थिए चुनावमा खटेर पार्टीलाई जिताउन भूमिका खेलेकोमा रत्नेशको पनि युवा मोर्चामा राम्रै तारिफ भयो त्रिभुवन चोकको एउटा सभामा युवाका तर्फबाट उसले पनि बोल्ने मौका पायो सर्ट प्यान्टमै भए पनि उसले चिटिक्क परेको खादी स्टकोट लगाएको थियो गालामा गम्सा गिरेको थियो भाषण सकिएपछि मेरो कानैमा आएर फुसफुस आयो देखा विक्रम दाजु सबै हामका कैसन ताकत आए म मुसुक हाँसिदिएँ संविधान सभाको पहिलो बैठकले गणतन्त्र घोषणा गर्यो गणतन्त्र नेपालको पहिलो राष्ट्रपति उपराष्ट्रपति दुवै मधेसी समुदायबाट भए सहेला पिचोकमा बसेर डबल जिरो पानको म मचलिरहेको थिएँ रत्नेश रन्केर आयो दाजु बहुतै टेन्सन भयो हाम्रा दिमागमै नै आवते कि हम उहीका का जवाफ दिए उसले हत्केला निधारमा दल्दै पाँचै औँलाले आफ्नो कपाल निमोठ्यो के भयो सिधा सिधा भन्न त्यो साला अधिकारी छैन दाजु आज बडो सानपट्टि देखायो मसँग को अधिकारी स्टेसनरीको डिलरवाला के बागेश्वरी अल्जानी बाटेको के गर्यो र ऊ गाडीमा थियो म रस्ता काट्दै थिएँ ओ राष्ट्रपति बाटो छोड्पो भन्छ त साला मसँग चलिहाल्नुहोस् त आज त्यसको खैरात छैन मैले उसलाई सम्झाएँ तातुरेस नगर्बे अहिले राष्ट्रपति को छ तेरो बिरादरीको होइन त्यसलाई जलन भएर भडाँस पोखेको रन्दे होइन के दाजु त्यसले बहुतै हुल दियो आज कोप्चीमा लगेर दुधु हात लगाएपछि सब नसा उत्रिहाल्छ त्यसको रन्दे के आन्दोलनको बेला तेरो बिरादरीबाट पनि एक हदको ज्यादा नै भएको थियो नि यार ध्रुवदाईको बेटीमाथि के भयो भन् त हामीलाई रात बिरात पसल खोलेर बियर सिगरेट दिने ध्रुवदाई पसल नै बन्द गरेर जानु पर्यो कति पहाडी नेपालगञ्जबाट विस्थापित भए कति कुटिए तँलाई सबै थाहा छ नि अब त राजनीतिमा घुसिसकेको मान्छे धेरै गुण्डागर्दीतिर नलाग राजनीतिक व्यक्तित्वको पगरी बिराइदिएपछि रत्नेश मुसुक्क हाँस्यो उसको बुझाइ थियो अब छिट्टै स्थानीय निकायको पनि चुनाव हुन्छ अनि नगरको एउटा ओडाको ओडाध्यक्ष भए पनि बन्न पाइन्छ राजनीतिमा जमेर पिताजीको अधुरो चाहना पूरा गर्ने भित्री चाहना पनि देखिन्थ्यो उसमा दाजुहरू भारत पलायन हुँदा पनि ऊ यहाँ एक्लो जीवन बिताइरहेको थियो बेला बेला भन्थ्यो हमापन जिन्दगी बनाएकै खातिर यहाँ हे विक्रम दाजु भगौडा नाइ हाए मोरे बाके बाके चलिया मोरे डगरिया चलिया चलिया बाके चलिया मोरे बाके चलिया मोरे डगरिया चलिया चलिया नजर भर भर दिया मघर लगावेलु जब लिपस्टिक हिलेला यारा डिस्ट्रिक्ट जिला टाप लागेलु कमरिया करेल पालक ललिपल लागेलु पसा अवधि रत्नेश एकाएक रन्केर भोजपुरी गीत गाउन थाल्यो यसो हेरेको त उसले पहिलेदेखि मन पराउने मैया साहेब बिपी चोक नजिकैको नर्सिङ क्लास सकेर फर्किँदै रहेछन् रत्नेशले धेरै अघिदेखि यो उसलाई मन पराउन थालेको पहिले त रत्नेशले ती मैयासँग जिस्किन भद्र पाराले मैया साहब किलास सकियो भन्दा पनि उसका दाजुहरूबाट नराम्रो गोदान भेट्थ्यो अहिले आँखा सुन्नाएर आउँथ्यो त कहिले गोडा सुन्नाएर आउँथ्यो अहिले पावर मधेस अर्थात् रत्नेशमा सिफ्ट भएको छ म यहाँलाई ललिपप भन्दा पनि उसका दाजुहरू आवेगमा लगाम लगाउन बाध्य छन् भन्थ्यो अरे विक्रम दाजु दिल बसेछ पहरियासिस त के गरोस् यो मधेसिया यो लौन्डियासे अपन जुगलबन्ती गरादेन हम तोरा एसान कब्बो नाइ बोलब मैले धेरै पटक भने रन्दे के बे ए तेरी चाय कि प्याली नै है थियो अरे दाजु पोलिटिक्समा बहुतै पावर छ ऊ मन्त्री छैन धर्मदेव उसको छोराले अस्ति भर्खर पहरिया केटी आएछ सकल देख्नुभएछ मन्त्रीको लड्काको बिल्कुल काला नाग लड्कीको थाहा छ बोले त मिस भेरी अरे ओइ तोरीके जब म नगरको वडा प्रभारी बन्छु मेरो पनि पावर हुन्छ मैयाको बप्पा खुदै आएर भन्छ जमाई राजा अब शादीमा देरी गर्न हुन्न से सखियां अंजुरी भर भरता पियो रे छलिया मोरे बाके छलिया मोरे बाके छलिया मोरे डगरिया छलिया तर अन्तमा लामो सुस्केर हालेर भन्थ्यो बस एउटै प्रब्लम छ भन्न के समस्या छ म छु नि बे मेरो त पार्टीमा पाउँछ सेटिङ मिलाइहाल्थे यो मेरो मात्र प्रब्लम छैन कि विक्रम दाजु म जस्ता बहुतैजनाको प्रब्लम छ पोलिटिक्समा आइसकेपछि मैले सबैको प्रब्लम हेर्नुपर्छ नत्र माथि ईश्वरले मलाई हेर्छ धेरै पटक उसको समस्या जान्न चाहेँ तर उसले बताएन उसले कहिलेकाहीँ एउटा कालो झोला बोक्थ्यो भन्थ्यो मेरो प्रब्लम पनि यही छ मेरो दादाजीको प्रापर्टी पनि त्यो कालो झोला बोकेको दिन चाहिँ अरू दिनभन्दा केही गम्भीर कुरा गर्थ्यो उसले आज पनि उसले त्यो कालो झोला बोकेको थियो न्यु रोडको एउटा मेकानिकको प्रसङ्ग झेक्दै भन्यो अरे दाजु थाहा पाउनु भयो त्यो साला बिहारी छैन त्यसले त नेपाली नागरिकता लिइहालेछ अर्कै मधेसी दलको सभासदको नाम लिएर थप्थ्यो त्यो साला सभासद छैन उसले दिलाइदिएछ अहिले मुन्ना उसको पार्टीमा पनि लागेको छ अरे पतियों जागी है रतियां बाकी है बतियां चकोरी बन बन तो है बेगुर छलियां मोरे बाके छलियां मोरे बाके छलिया बाके छलिया बाके छलिया मोरे डगरियो छलिया मैले सोधेँ को बिहारी बे मुन्ना के मुन्ना को मुन्ना तपाईँको डल्ले यार न्यू रोडको त्यो मेकानिकको जिउडाल भकुण्डो जस्तो भएकाले मैले सधैँ डल्ले भन्थेँ साइनबोर्डमा मुन्ना वर्कसप लेखे पनि मैले त्यसको खास नाम बिर्सिरहेँ उसको घर सीमापारी बिहारको कुनै गाउँमा थियो नेपालगञ्ज आएर वर्कसप चलाउन थालेको यस्तै आठ दस वर्ष मात्रै भएको थियो कार्यक्रम श्रुति सम्वेकमा अहिले हामीले सुनिरहेको कथा कथाकार सरोजराज अधिकारीको कथा धम्बोजी चोकको वाचन हो यसको बाँकी अंश वाचन लिएर केही बेरमा आउनेछौ उज्यालो सुन्दै गर्नुहोला विचार उज्यालो नाइन्टी नेटवर्क कार्यक्रम श्रुति सम्वेगमा तपाईँलाई फेरि स्वागत छ श्रुति सम्वेक तपाईँ उज्यालो नाइन्टी नेटवर्कसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट सुनिरहनु भएको छ अहिले श्रुति सम्वेक उज्यालो नाइन्टी नेटवर्कसँगै इलाम एफएम रेडियो ताप्लेजुङ झापाको सप्तरङ्गी एफएम ग्लोबल एफएम र एफएम मेचिट्युन्स धरानको विजयपुर एफएम रेडियो तेह्रथुम भोजपुरको रेडियो चोमलुङमा एफएम उदयपुरको त्रियुगा एफएम मोरङको रेडियो सुनाखरी विराटनगरको रेडियो पूर्वेली आवाज इटहरीको सप्तकोची एफएम सिन्धुलीको सिद्धबाबा एफएम रेडियो बर्दिवास खोटाङको हलेसी एफएम सर्लाहीको रेडियो एकता मुक्तेश्वर एफएम र डुकडुकी एफएम रौतहटको नुन्थर एफएम रामेछापको रेडियो तीनलाल खोटाङको हलेसी एफएम दोलखा जिरीको रेडियो हिमाली नुवाकोटको रेडियो त्रिशुली र जाल्पा एफएम काभ्रे दोलीखेलको रेडियो सेफर्ड मकवानपुरको हेटौँडा एफएम र रेडियो आवाज चितवनको रेडियो अर्पण रेडियो त्रिवेणी र रेडियो चितवनमा नवलपरासीको नवलपुर एफएममा पनि श्रुति सम्वेक सुनिरहनु भएको छ त्यसै गरी फलेवासको रेडियो पर्वत रूकुमको रेडियो सिस्ने पाल्पाको पश्चिमाञ्चल एफएम र रेडियो रामपुर पोखराको रेडियो तरंग दमौलीको radio Bhanubhakta radio Dhorbarahi radio Bandipur र स्मार्ट एफएम गोर्खाको गोरखकाली एफएम बागलुङको रेडियो सार्थी एफएम र गलकोट एफएम रेडियो प्युठान दाङको radio Madhyapaschim radio Prakriti FM radio Hapure र रेडियो नयाँ युग एफएम बुटवलको रेडियो रिपब्लिक गुल्मीको रेडियो रेसुङ्गा अर्घाखाँचीको रेडियो देउराली कपिलवस्तुको रेडियो बुद्ध आवाजबाट पनि एकैसाथ कार्यक्रम श्रुति सम्वेक सुन्दै हुनुहुन्छ त्यस्तै बाँकेको रेडियो कोहलपुर सल्यानको रेडियो राप्ती अछामको रेडियो रामारोशन जाजरकोटको रेडियो हाम्रो पाइला दैलेखको ध्रुवतारा एफएम कैलाली टिकापुर र गोलेरियाको Phulbari FM Kailali FM radio Appi सुर्खेतको रेडियो भेरी र बुलबुली एफएम बैतडीको रेडियो सन्सेर बाजुराको रेडियो पौरखी दार्चुलाको नयाँ नेपाल एफएम दार्चुला एफएम र रेडियो मल्लिकार्जुन हुम्लाको रेडियो कैलाश जुम्लाको रेडियो कर्णाली र रेडियो नारी आवाज कालीकोटको रेडियो नयाँ कर्णाली र कञ्चनपुरको रेडियो राष्ट्रिय र रेडियो नागरिकबाट पनि अहिले एकैसाथ कार्यक्रम श्रुति सम्वेक प्रसारण भइरहेको छ श्रुति सम्वेकमा आज हामी कथाकार सरोज राज अधिकारीको कथा धम्बोजी चोकको वाचन सुनिरहेका छौं अब यसको बाँकी अंश वाचन सुनौ आज पनि रत्नेशले त्यो कालो झोला बोकेको थियो न्यु रोडको एउटा मेकानिकको प्रसङ्ग झिक्दै भन्यो अरे दाजु थाहा पाउनुभयो त्यो साला बिहारी छैन त्यसले त नेपाली नागरिकता लिइहालेछ अर्कै मधेसी दलको सभासदको नाम लिएर थप्थ्यो त्यो साला सभासद छैन उसले दिलाइदिएछ अहिले मुन्ना उसको पार्टीमा पनि लागेको छ अरे को बिहारी बे मैले सोधेँ मुन्ना के मुन्ना को मुन्ना तपाईँको डल्ले यार न्यु रोडको त्यो मेकानिकको जिउडाल भकुण्डो जस्तो भएको मैले सधैँ डल्ले भन्थेँ साइनबोर्डमा मुन्ना वर्कसप लेखे पनि मैले त्यसको खास नाम बिर्सिरहेँ उसको घर सीमापारी बिहारको कुनै गाउँमा थियो नेपालगञ्ज आएर वर्कसप चलाउन थालेको यस्तै आठ दस वर्ष मात्र भएको थियो ओहो तैँले सम्झाइस् यार मेरो बाइकको ब्रेक मिलाउनु छ हामी डल्लेको वर्कसपतिर लाग्यौँ के बे डल्ले तेरो हालखबर डल्ले बोलेन एकपटक घुरेर हेऱ्यो अनि आफ्नो काममा लाग्यो उसले म प्रति यस्तो रवैया पहिलोपटक देखाइरहेको थियो यसअघि जति नै गाली गरे पनि खिसिक्का हाँसेर कुरा गर्थ्यो सारा काम छाडेर मेरो काम पहिले सक्थ्यो भइरहेको गएस कि क्या हो डल्ले मैले फेरि सोधेँ विक्रम दाजु मेरो नाम छैन कि डल्ले डल्ले भन्नुहुन्छ अलिक झर्किँदै जवाफ फर्कायो तँलाई बहुत चर्बी चढेछ आजकल यसपटक रत्नेश बोल्यो त बिचमा नबोल रत्नेश ल ठिक छ बे मुन्ना भन्छु चल मुन्ना ब्रेक मिलाइदियो त मैले मध्यस्थता गरेँ उसले फेरि भन्यो मेरो अरू बहुत काम छ खडा गरिदिनुहोस् एक पछि आउनुहोस् अब इन्जिन खोल्ने थोडी न हो ब्रेक मिला भन्दैछु खिया लागेर हो नत्र हातैले टाइट गरिहाल्थेँ नि मैले भनेँ मैले चालै पाएको थिइनँ रत्नेश्वता रन्किसकेको रहेछ एक्कासी कुदेर गएर डलेलाई एक मुक्का बजार्यो भन्यो ए मुला नागरिकता के पाइस् त विक्रम दाजुलाई बोलिस् त साला बेलुनलाई आज म फोडिदिन्छु डल्लेले जवाफी हमला गर्नै पाएन रत्नेशले लात्ता मुक्का बर्साइरह्यो छाड्दै यार रत्नेश चल बियर तान्न मेरो आदेश पालना गर्ने भएकाले मात्रै उसले छोडिदियो नत्र आज डल्लेको खैरियत थिएन बट्टी पस्तासम्म रत्नेश तारा किटिरहेको थियो दोस्रो बोतल बिर पिइसकेपछि रत्नेशले विरक्तिँदै राजनीतिक कुरा सुरु गर्यो भन्यो विक्रम दाजु यो साला माओवादी र मधेसियाको बुद्धि पीठमा रहेछ किन मैले सोधेँ संविधान सभा चुनावमा यिनीहरूले काङ्ग्रेस एमालेको पत्ता साफ गरिदिएको थियो जनता सब यिनीहरूको पछि थियो देरी नगरी लोकल इलेक्सन गरेको भएसाला सत्ता कब्जा हुन्थ्यो म पनि नगर प्रभारी बन्थेँ र मैयालाई बिहाउँथेँ पहिलो संविधान सभा विघटन भयो अर्को चुनाव अनिश्चित ढिलो गरी संविधान सभाको दोस्रो चुनाव भए पनि र त्यसमा खासै उत्साह थिएन किनकि ऊ सुरुमा प्रवेश गरेको पार्टी नै चार चिरा भइसकेको थियो अरू मधेसवादी दल पनि छिन्न भिन्न नतिजा निश्चित थियो मधेसवादी दलले ठूलो पराजय बेहोरे बाँकेमा त पत्ता साफ नै भयो अघिल्लो पटक पाँचमा दुई सिट जितेका मधेसवादी दलका धेरै उम्मेद्वारको यसपटक त जमानत नै जमत भयो दोस्रो संविधान सभामा मधेसी दलको अभिगत कौन पुछे खेसडीका दाल जस्तो भएपछि रत्नेश पनि पार्टी गतिविधिबाट अलग्गिँदै गएको थियो मसँगको भेटघाट पनि पातलिएको थियो केमा अल्झिएको थियो थाहा छैन मोबाइलमा फोनमा कुरा गर्दा प्राय स्विच अफ हुन्थ्यो कि सम्पर्क हुन सकेन पटक फोन लागे पनि ऊ हत्तपत्त उठाउँथेन यत्तिकैमा एक दिन दिउँसोतिर रत्नेशले फोन गर्यो र भन्यो विक्रम दाजु दारू पिलाउँछस् उसले पहिलोपटक मलाई तँ भनेर सम्बोधन गरेको थियो र पनि मलाई त्यस दिनको उसको सम्बोधन निकै प्रियकर लाग्यो धेरै दिन उसलाई नभेटेर अत्तालिएको मैले भने आइज बे कटेज मैले मोटरसाइकल हुर्काएँ त्यस पनि म पुगेको केही बेरमै आइपुग्यो आज उसले उसकै शब्दमा प्रब्लम र प्रापर्टी भरिएको त्यो कालो जलाबिरेको थियो कुन रनामा होला भनेर मैले उसलाई यत्रो दिन कता हराइस् के गर्दैछस् भनेर सोधिनँ सामान्य हालचाल सोधेँ उसले पनि त्यस्तै गर्यो हल्का मात चढेपछि उसले मलाई त्यो कालो झोला दिँदै भन्यो दिन यो झोलालाई सम्हालेर राखिदिनुहोस् है दाजु किन बे कहाँ जाँदैछस् बाडुर पार के काम छ उता कि दाईहरू चाहिँ पलायन हुन बरु धोती भने यार विक्रम दाजु अब त दिल दुख्नै छाड्यो भगौडा नभन् यार आँखाभरि आँसु पार्दै उसले भन्यो ज्यादा दिन बाहर नरुक भई कसम हम जल्दी लौटी व अपनाए गाउँ जहाँ हम पैदा भएन यही अपनाए धरतीमै हँसके मरब भगौडा नकहो दाजु कसैले भकुर्दा रोए चाहिँ गरी चिच्याउने बाहेक रत्नेश आँसु नै खसालेर साँच्चैको रोएको मैले पहिलोपटक देख्दै थिएँ उसैको आँसु पिए चाहिँ लाग्यो बियर पनि त पक्का फर्किन्छस् नि होइन गला अवरुद्ध पार्दै मैले भने हम जरुर मिल विक्रम दाजु हम ज्यादा दिन बाहिर नै रुख सकिथ र ठिकै छ त किन पारिजान थालेको मलाई त भन्न सक्छस् नि हामका बहुतै कुछ काम गरेका है विक्रम दाजु के काम अलिक खुलेर भन्न बे अन्ठाउन्न सालमा दाजु एकपटक माओवादीले मलाई पनि ट्रेनिङ दिन लगेको थियो वनकटुवाको जङ्गलमा त्यसको कमान्डर भन्थ्यो बन्दुकको नाल्ची सत्ता जन्मिन्छ साला त्यो कमान्डर ठिकै भन्थ्यो बन्दुक पड्काएरै माओवादी सब सत्तामा पुग्यो उसको कुरा राम्ररी उधिन्न सकिरहेको थिएन ऊ बोल्दै गयो अब रत्नेश पनि पारी गरेर ल्याउँछ कटुवा साला सत्ता मलाई किन चाहियो बन्दुक के नाल से सत्ता मिल्छ त कटुवा के नाल से मैले खोजेको सानो अधिकार किन मिल्दैन रिचकाउँ एकैछिन अघि बलिन्द्र आँसु झारेर रोएको रत्नेश एक्कासी खित्किताउन थाल्यो पारी जनक्रान्तिको नेतासँग सेटिङ मिलाएको छु दाजु उसले मलाई दिँदैछ घोडा घोडा बोले त डिस्काउँ अभाग भएँ केही सोच्न प्रतिक्रिया जनाउन सकिरहेको थिइनँ त्यत्तिकैमा ऊ मलाई झोला थमाएर हिँड्यो म निकै बेर स्तब्ध अवस्थामा त्यहीँ बसिरहेँ दुई दिनका लागि भनेर गएको रत्नेश दुई हप्ता बितिसक्दा पनि फर्किएन सबैतिर सोधपुछ गर्दा पनि केही खबर पाइनँ मलाई साह्रै गौतल भयो मैले उसको झोला खोलेर हेरेँ त्यसभित्र एउटा फाइल थियो पहिलो पन्नामै नागरिकता प्राप्तिको निवेदन त्यस पछाडिको विवरण निकै कारुणिक थियो पञ्चायती व्यवस्था विरुद्ध रामराजा प्रसाद सिंहहरूले दुई हजार बयालिस सालमा बम विस्फोट गरेको समर्थनमा अमरेन्द्रजीले पनि नेपालगञ्जमा पर्चा छरेछन् त्यसपछि बाँकेका सिडियो बलिराज मल्लले नागरिकताको सक्कलसहित प्रशासन कार्यालयमै झिकाएछन् अमरेन्द्रजीलाई राष्ट्रिय तत्त्व भन्दै सक्कली नागरिकता र सम्पूर्ण विवरण जलाइदिएछन् तर आफ्ना पिता मृगेन्द्रको तीन पुस्तेसहितको वंशजको नागरिकता अमरेन्द्रजीले सुरक्षित राखेका रहेछन् प्रजातन्त्र आउनासाथ आफ्नो नागरिकता बनाउला भनेर विडम्बना प्रजातन्त्र आगमनको केही दिनमै उनको निधन भयो रत्नेशले लोकतन्त्र स्थापनापछि प्रशासन कार्यालयमा हजुरबुबाको त्यही नागरिकताका आधारमा अन्य विवरण खोजबिन गरेछ सबै विवरण सबुत छ त्यसपछि उसले सबै कागजपत्र साथ राखी नागरिकता प्राप्तिको निवेदन दिएको रहेछ तर हजुरबुबाको नागरिकताका भरमा मिल्दैन भनेर फर्काइदिएछन् आमाले मावलीपट्टिबाटै नागरिकता बनाएकाले त्यसमा अमरेन्द्रजीको नाम हुने कुरै भएन बुबा आमाको नाता प्रमाणित गराउँदा पनि हजुरबुबाको नाम मृगेन्द्रजीको राख्नुपर्ने भयो तर आमाको नागरिकतामा उनकै पिताजीको नाम थियो ससुराको हुने कुरै भएन खासमा रत्नेश लामो समयदेखि आमाको नामबाट नागरिकता प्राप्तिको सङ्घर्षमा होमिएको रहेछ त्यही कारण ऊ राजनीतिमा आएको रहेछ पहिचान नपाएर दुई दाजु भारत पसे अनि ऊ लत्तो नछाडी भिडेको थियो आठ दस वर्ष अघि भित्रिएको मुन्नाले त छजनाबाट सर्जिमिन गराएर नागरिकता लिइसकेको थियो भने रत्नेशका हकमा मिलाउँदा नमिल्ने कुरै थिएन तर नियतका अगाडि नियत समेत जोकेको थियो त्यसमाथि रत्नेश आफ्ना लागि मात्र नभएर आफू जस्तै संयौँको अधिकार स्थापित गर्न चाहन्थ्यो कारण फरक फरक भए पनि मधेसका धेरै वास्तविक नेपालीहरू नागरिकताबाट वञ्चित छन् बरु पारीबाट आएका नवनागरिकले पहुँचकै आधारमा धमाधम नागरिकताको खरिदारी गरिरहेका छन् दुई साता बित्यो रत्नेश फर्किएन त्यस्तैमा एक दिन बिहान चिया पिउन बिपी चोकतिर निस्केको थिएँ कसैले सुनायो क्याम्पस अगाडि सशस्त्र समूहको कमान्डरलाई प्रहरीले गोली हानेर मारेको छ अरे भारतसँगको सीमा रोपौडिया भन्सार नजिकै पर्छ क्याम्पस बाइक हुइकाएर बतासरी पुगे म सडक छेउ प्रहरीका साथै केही मानिसहरू पनि उभिएका थिए सीमापारीबाट टाटा सुमोमा आएको सीमा सुरक्षा बल एसएसबीको करिब आधा दर्जन फौज केही पर थियो बाइक अड्याएर म भिड पन्छाउँदै लासको नजिक पुगेँ छाती पेट र कुममा गोली दागिएका निशान थिए उसको छेउमा दुईवटा पेस्तोल र केही गोली छरिएको थियो पञ्चायतकालीन नीतिको शिकार रत्नेश महेन्द्र बहुमुखी क्याम्पस अघि कहिले नउठ्ने गरी ढलेको थियो सीमापारीबाट हतियारसहित घुसपेट गर्न खोज्दा आज बिहान झिसमिसेमै इन्काउन्टरमा मारियो जिज्ञासामा प्रहरी इन्सपेक्टरले भन्यो साला प्रहरीको इन्काउन्टर कस्तो हुन्छ मलाई थाहा छैन मैले मनमा नै भने केही पर रहेका भारतीय एसएसपी अर्को सबुत थिए म घुँडा टेकेर रत्नेशको शिरपट्टिको भागमा बसेँ रत्नेश मुस्कुराए चाहिँ देखिन्थ्यो त्यसपछि त सहितका उसका एक एक आवाज मेरा कानमा गुन्जिन थाले मेरो त पार्टीमा बहुत पहुँच छ सेटिङ मिलाइहाल्थेँ यो मेरो मात्र प्रब्लम होइन कि विक्रम दाजु म जस्ता जनाको प्रब्लम छ पोलिटिक्समा आइसकेपछि मैले सबैको प्रब्लम हेर्नुपर्छ नत्र माथि ईश्वरले मलाई हेर्छ जब म नगर प्रभारी बन्छु मेरो पनि पावर हुन्छ म यहाँको बप्पा खुदै आएर भन्छ जमाई राजा अब शादीमा देरी हुन्न म भाव विचार शून्य भएको थिएँ सब गृहमा राखेको लास चाहिँ भएको थियो मेरो शरीर आँखा चिम्लिए पनि मेरो मानसपटलमा खिर्किताउँदै गरेको रत्नेश दौडिरहेको थियो निकै बेरपछि म नाभिदेखि जोर लगाएर चिच्चाएँ साले धोती हाँस्छस् आँखा उघारेर हेर्दा त प्रहरीले रत्नेशको सब उठाएर लगिसकेको रहेछ र मानिसहरू पनि तितर बितर भइसकेका थिए कथाकार सरोज राज अधिकारीको यो कथाको शीर्षक थियो तम्बोजी चोक हामीले आजको श्रुति सम्वेकमा यसलाई वाचन गरेर सिद्धायौं श्रुति सम्वेकमा आज वाचन गरेको कथा तम्बोजी चोक तपाईँलाई कस्तो लाग्यो कृपया हामीलाई प्रतिक्रिया पठाउनुहोला हाम्रो कार्यक्रमको ठेगाना कार्यक्रम Shruti Samvek post box number छ चार छ नौ काठमाडौँ नेपाल इमेलका लागि हामीलाई सम्पर्क गर्ने ठेगाना SHRUTI Shruti at UNN dot com dot NP हवस् त अर्को साता अर्को कुनै गद्दी लिएर आउनेछौँ त्यसअघि शुक्रबारको श्रुति सम्वेकमा the old man and the सीको वाचन हुने नै छ तबसम्मका लागि प्राविधिक साथी सश्येन्द्र गौतम र म अच्युत घिमिरी बिदा चाहन्छौ नमस्कार शुभरात्रि